कानुन अनि बन्द कसले बनायो नियम कानून अनि बन्द कसले बनायो बाँधिएको उसैमाथि सुगन्ध कसले बनायो नियम कानुन अनि बन्द कसले बनायो मलाई जवाफ साहित्यकार मेरो प्रश्नको नियम कानून अनि बन्द कसले बनायो बाँधिएको उसैमाथि सुगन्ध कसले बनायो मलाई जवाफ साहित्यकार मेरो प्रश्नको नेपाली साहित्यका यी छन्द कसले बनायो नियम कानुन अनि बन्द कसले बनायो बाँधिएको उसैमाथि सुगन्ध कसले बनायो नमस्कार तथा साहित्यिक अभिवादन कार्यक्रम साहित्यिक यात्राको प्रतीक्षामा बस्नुभएका तमाम साहित्यिक स्रष्टा अनि सर्जकहरूमा सूचना सन्देश र संस्कृतिको सम्वाहक सामुदायिक रेडियो सूर्योदय एफएम चौरानब्बे मेगाहर्जको साहित्यिक बसाई कार्यक्रम साहित्यिक यात्रामा आज पनि एकैसाथ उपस्थित भइसकेका छौँ प्रविधि कक्षबाट सघाइराख्नु भएको छ सहकर्मी साथी सागर परियार भनी आवाजमा म बसन्त सम्पूर्ण साहित्यिक स्रष्टा अनि सर्जकहरूको एउटै यात्रा यो कार्यक्रम साहित्यिक यात्रा हामी कार्यक्रम साहित्यिक यात्रामा रहेर तपाईँमा भएका साहित्यिक रचनाहरूलाई स्थान दिने गर्दछौँ तपाईँका साहित्यिक रचनाहरूलाई उचित स्थान दिने यो कार्यक्रम साहित्यिक यात्रा हामी कार्यक्रम साहित्यिक यात्रामा रहेर तपाईँका साहित्यिक रचनाहरूलाई उचित स्थान दिनको निमित्त सदा जस्तै आज पनि उपस्थित भइसकेका छौँ सदाको बुधबार जस्तै आज पनि एकैसाथ उपस्थित भइसकेका छौँ आजको बसाइमा हामी तपाईँका प्रत्यक्ष टेलिफोनहरू हामी लिने छैनौं हामी तपाईँका साहित्यिक रचनाहरू प्रत्यक्ष टेलिफोन मार्फत छैनौं सँगसँगै हामी तपाईँका साहित्यिक रचनाहरू तपाईँले भएका साहित्यिक रचनाहरू समेत सम्प्रेषण गर्नेछैनौँ अवश्य पनि यहाँले बुझिसक्नु भएको छ यहाँहरूले बुझिसक्नु भएको छ हामी कार्यक्रम साहित्यिक यात्राको आजको बसाइमा रहेर साहित्यिक व्यक्तित्वसँगको भलाकुसारीलाई जोड्नेछौँ कार्यक्रम साहित्यिक यात्राको आजको बसाइमा हुनुहुन्छ जिल्लामा रहेर साहित्य क्षेत्रमा आफ्नो कलम चलाउँदै आउनुभएका आदरणीय व्यक्तित्व कमल पोखरेलज्यूसँगको साहित्यिक भलाकुसारीलाई जोड्नेछौँ यसर्थ तपाईँले पनि कार्यक्रम साहित्यिक यात्रा अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ हामी कार्यक्रम साहित्यिक यात्राको यो बसाइमा रहेर यो विश्वास गरिराखेका छौँ कार्यक्रम साहित्यिक यात्रामा हामीले साहित्यिक व्यक्तित्व कमल पोखरेलज्यूसँगको साहित्यिक भलाकुसारी जोड्नेछौँ र सर्वप्रथम म उहाँलाई स्वागत गर्न चाहन्छु सर्वप्रथम त स्वागत छ यहाँलाई हस् यहाँहरूलाई पनि धन्यवाद छ रेडियो सूर्योदयमा सम्पूर्ण काम गर्ने साथीहरूलाई मेरो तर्फबाट पनि धेरै धेरै धन्यवाद छ हामी कार्यक्रम साहित्यिक यात्रामा रहेर साहित्यिक भलाकुसारी गर्ने गर्दछौँ साहित्य भनेको के हो साहित्य कसरी अगाडि बढ्दछ अनि साहित्यिक स्रष्टाहरूको साहित्यिक यात्राहरूलाई समेत समावेश गर्ने गर्दछौँ सर्वप्रथम त यहाँलाई म स्वागत सँगसँगै यहाँको विचारमा साहित्य भनेको के हो जस्तो लाग्दछ यहाँलाई मेरो विचारमा साहित्य भन्ने आफै समाजको सम्भाग हो यो समाजको ऐना पनि हो जस्तो तपाईँले साहित्यलाई समाजको सम्भाग भन्नुभएको छ समाजको एक किसिमको ऐना भन्नुभएको छ जस्तो तपाईँलाई साहित्य कसरी अगाडि बढ्छ जस्तो लाग्दछ साहित्य परिवर्तित समय अनुसार स्वत स्फूर्त रूपमा अगाडि बढ्छ जस्तो यहाँले साहित्यलाई साहित्यलाई स्वतस्फूर्त रूपमा अगाडि बढ्ने भनिसक्नु भएको छ जस्तो तपाईँले कस्तो अवस्थाबाट साहित्यिक रचनाहरू लेख्न सुरुवात गर्नुभयो मैले दुई हजार छत्तिस सालमा यहाँदेखि म भागेर पढ्न गएँ भागेर पढ्न जानुभयो भागेर पढ्न गइसकेपछि मलाई त्यहाँ घरको यादले धेरै सतायो भागेर त अरू लाउर जान्थे भने म भागेर पढ्न गएँ त्यसपछि मैले धेरै घरको यादले सतायो अनि आफ्नो गरिबी र पछौटीपनको यादले पनि मलाई धेरै सतायो त्यसपछि मैले एउटा गरिबको बिलौना भनेर एउटा साधारण झ्याउरी छन्दमा साधारण एउटा कविता कोर्नको लागि विद्यालयको पछाडिपट्टि छतमा गएर लेखेँ लेखिसकेपछि त्यो प्रत्येक शुक्रबारको कार्यक्रममा मैले त्यो कविता वाचन गरेँ त्यसमा मैले सेवासी पाएँ कलम कापीहरू मैले पाएँ त्यसपछि मलाई धेरै प्रोत्साहन भयो त्यसपछि त्यहीँबाट नै फर्स्ट मैले सुरुवात सुरुवात गरेको हुँ त्यतिखेरबाट नै साहित्य रचना गर्न थाल्नुभयो साहित्यमा पाइला चाल्नुभयो हजुर जस्तो तपाईँले कुन ठाउँमा जानुभयो अर्घाखाँचीबाट आफूलाई चाहिँ भागेर अरू विदेश जाने आफू चाहिँ पढ्नको लागि गएको प्रसङ्ग जोड्नु भएको छ तपाईँ यहाँबाट कुन ठाउँमा जानुभयो म यहाँबाट भागेर कपिल वस्तु जिल्लाको हवा भन्ने ठाउँमा म पढ्नको लागि गएँ र त्यहाँ होस्टेलको व्यवस्था पनि थियो खानको लागि चामलहरू आफै जुलुम गर्नुपर्ने थियो र मैले एकजना सज्जन मान्छेको सङ्गत गरेको थिएँ उहाँ को हुनुहुन्छ उहाँ त्यस्तो तपाईँलाई प्रेरणादायी को भन्नुभयो त्यति बेला दुर्गाबहादुर शाह जुन उहाँ समाजसेवी भूपू मान्य पनि हुनुहुन्थ्यो उहाँ मेरै गाउँको हुनुहुन्थ्यो र उहाँ उहाँबाट मैले सहयोग पाएको थिएँ जस्तो उहाँले तपाईँलाई अझ प्रेरणा चाहिँ प्रदान गर्नुभयो जस्तो हामी तपाईँको अलिकति व्यक्तिगत प्रसङ्गलाई जोडौँ त्यसपछि हामी साहित्यिक प्रसङ्ग समेत प्रवेश गर्नेछौँ जस्तो तपाईँको जुन जन्मथलो कहाँ हो तपाईँकै मुखारबिन्दुबाट भनिदिनुहोस् न मेरो जन्मथलो डिभर्ना तत्कालीन डिभर्ना गाविसको पोखरेल टोल भन्ने ठाउँमा मेरो जन्म भएको हो त्यही नै हो मेरो जन्म ठाउँ अहिले सन्धिखर्क नगरपालिकाको वडा नम्बर चौधमा पर्छ त्यो ठाउँ चाहिँ अहिले वडा नम्बर चौधमा पर्छ जस्तो हिजो तपाईँ जुन खालको ग्रामीण परिवेशमा हुनुहुन्थ्यो जति बेला तपाईँ पढ्दै हुनुहुन्थ्यो अध्ययन गर्दै हुनुहुन्थ्यो तर आज तपाईँले जुन खालका आफूमा व्यक्तित्वहरू विकास गर्नुभयो आफूलाई एउटा सामान्य व्यक्तिबाट जागिरे जीवनमा समेत परिणत गर्नुभयो त्यो अवस्थामा चाहिँ तपाईँले साहित्यलाई कसरी अगाडि बढाउनु भएको छ जागिरे जिन्दगी भनेर मैले कविताहरू पनि लेखेको छु जागिरे जिन्दगी बडा अप्ठ्यारो विषय छ यसमा नेपाल आमाको दुध खानुपर्छ भन्ने सोचको मान्छे म यसैमा लागेँ र कुनै कसैसँग पनि मैले लोभ लालचा पनि गरिनँ र कुनै किसिमको त्यस्तो ठुलो इच्छा पनि मैले राखिनँ र सधैँ सधैँ त्यस्तै त्यस्तै गर्दै गएँ त्यसरी नै अगाडि बढ्नु त्यसरी नै अगाडि जस्तो तपाईँले यसअघि उल्लेख गरिसक्नु भएको छ तपाईँ कपिल वस्तुमा गएर आफ्नो साहित्य रचना गरे भन्नुभयो त्यति बेला त्यो कविताको केही हरप सुनाउन मिल्छ मिल्छ सुनौ त्यो कविता मैले त्यति बेला लेखेको एउटा झाउरे छन्द जस्तो छ यसमा मैले सरस्वती यहाँको अगाडि प्रस्तुत गर्छु यसको शीर्षक छ एक गरिबको बिलौना बतास लाग्यो पुसमाङमा सुरु सुरु गरिब रुन्छ किन सधैँ धुरु धुरु साहुका घरमा गई मकै लिँदाखेरि दुई पातीको चार पाती बनाउँछ फेरि यसै गरी गरिब रुने गरिबलाई काम नगरी नहुने दिनभरि काम गर्छ गरिब बिचरा खानु छैन बेलुकीलाई परिवारलाई चाहरा काम गरेको पैसा जति साहुलाई बुझायो त्यसै दिन गरिबलाई पानीले रुझायो जाडाले गर्दा सोद्धा सोद्धै मन बुझायो घरमा आउँदा भोका छोरा छोरीको आँसुले रुजायो अझ भन्छ गरिब नरौ नरौ छोरा छोरी साहुका घरबाट ल्याउला बोराभरि त्यसै भनी भनी छोरीको मन बुझायो त्यसै राति गरिबको झुप्रोलाई बतासले उडायो अझ भन्छ गरिब के यस्तो रहेछ नि कर्म उजुनीमा गरेको रहेनछु धर्म बिचरा गरिब राम राम भन्दै जान्छ साहुको घरमा गरिब भन्छ भाँडो खान नहुने अन्न खानु पर्ने बिचरा गरिबले भाँडो धर्न गर्न जो पर्ने अझ पनि साउले ठिक छैन भन्दै परतिर सार्ने धन्यवाद एउटा गरिबको बेलाउनलाई चाहिँ तपाईँले यस कवितामा बोल्नुभयो हजुर कसरी एउटा गरिबको बारेमा तपाईँलाई बोल्ने यो खालको बाटो देख्नुभयो म आफै नै गरिब थिएँ र मैले मेरो विद्यालयदेखि धेरै पछाडिपट्टि एउटा गरिबको झुपडी मैले देख्न पुगेँ जहाँ फुसको छानाको घर थियो त्यस दिन नै त्यो लेख्ने दिन नै त्यस्तो चाहिँ नि उसको त्यो झुपडी उडायो र हामीले सबैले फल्नाको झुपडी उडायो भनेर हामी सहयोग गर्न गयौँ र त्यस्तो देखिसकेपछि म पनि आफू त्यस्तै गरिब भएकोले मलाई त्यसैबाट उत्प्रेरणा दाएर मैले एउटा केही लेख्न पर्यो भनेर त्यसरी लेखेको हो तपाईँले जुन खालको समस्या आफूले भोग्नुभयो जुन खालको समस्या तपाईँले नै देख्नुभयो र त्यही समस्यालाई कवितामा ठाउँमा उतार्नुभयो हजुर जस्तो हामीले यी कुराहरू गरिरहँदा तपाईँले हिजो जुन खालको समस्यामा हुर्कनु भयो जुन खालका अभावहरूमा चाहिँ हुर्किनु भयो तर आज आफ्नै जन्म फल अथवा आफ्नै जिल्लामा एउटा नाबी सुब्बाको जागिर पाउनु भएको छ राष्ट्र सेवक कर्मचारी बन्नु भएको छ तर हिजो त्यो अवस्थामा लेख्ने कविता हिजो त्यो अवस्थामा सिर्जना गर्ने रचना र आज सिर्जना गर्ने रचनामा तपाईँले आफैमा कस्तो महसुस गर्नुहुन्छ धेरै फरक छ त्यति बेला मलाई सरसर्ती लेख्न आउँथ्यो मैले केही छन्दमा पनि लेख्न सक्ने सक्थेँ अहिले आएर केही शब्दजालहरू दोहोरिने गर्छन् र म त्यसै अत्तालिन्छु मेरो अवस्था पनि अब धेरै अब ऊ भइसकेको छ मैले धेरै कुराहरू बिर्सिन्छु लेख्दा लेख्दै पनि बिर्सन्छु केही शब्दहरू दोहोरिन थाले त्यसमा चाहिँ नि धेरै फरक महसुस गर्छु मैले तपाईँको उमेर पनि बताइदिनुहोस् न कति पुग्यो यति बेला म छप्पन्न वर्षको भइसकेँ परिवारमा को को हुनुहुन्छ परिवारमा मेरो एउटा छोरा छ इन्जिनियर छ एउटा छोरी छिन् त्यही दुईवटा मात्रै छोरा छोरी हो अनि बुवा आमा हुनुहुन्छ बुवा आमा अनि भाइहरू छन् दुई भाइ तिनका परिवारहरू भए सबै यस्तै छौँ र उनीहरू आफ्नै किसिमले उहाँ काठमाडौँमा बस्छन् बुवा आमा पनि काठमाडौँमा बस्नुहुन्छ हाल हजुर जस्तो तपाईँको व्यक्तिगत प्रसङ्ग पनि सुन्यौँ सँगसँगै तपाईँले रचना गर्नुभएको सुरुवातको समयमा रचना गर्नुभएको साहित्यिक रचनाको बारेमा पनि हामीले जानकारी पाइसक्यौँ आदरणीय श्रोताहरू तपाईँ यति बेला सुनिराख्नु भएको छ सामुदायिक रेडियो सूर्योदय एफएम चौरानब्बे मेगाहर्जमा कार्यक्रम साहित्यिक यात्रा सुनिराख्नु भएको छ आजको कार्यक्रम साहित्यिक यात्रामा हामी तपाईँका प्रत्यक्ष टेलिफोनहरू लिइराखेका छैनौँ हामी कार्यक्रम साहित्यिक यात्राको आजको बसाइमा आजको यो प्रहरमा रहेर हामीले साहित्यिक व्यक्तित्व कमल पोखरेलसँगको साहित्यिक भलाकुसारीलाई जोडिराखेका छौँ हामी कार्यक्रम साहित्यिक यात्राको आजको बसाइमा तपाईँका प्रत्यक्ष टेलिफोनहरू लिइराखेका छैनौँ तर पनि तपाईँले कार्यक्रम साहित्य राजनीतिक यात्रा सुनेर अन्तिमसम्म साथ दिनुहुनेछ भन्न चाहन्छु अबलाई हामी हाम्रो भलाकुसारीलाई म अझ अगाडि बढाउन चाहन्छु जस्तो तपाईँले हिजो त्यो समस्या अथवा भनौँ हिजोका दिनहरूमा ती खालका समस्याहरू झेल्नुभयो समस्याहरूसँग पौठे जोरी खेल्नुभयो आज तपाईँले के कस्ता खालका रचनाहरू लेख्दै आउनु भएको छ हिजो आज म समस्या मैले राम्रो गर्छु सकारात्मक सोच्छु भन्दा भन्दै पनि मलाई मलाई नकारात्मक सोच्न बाध्य बनायो त्यति बेलाको अवस्थाले पञ्चायती व्यवस्थाको त्यस्तो अवस्थाले मलाई त्यस्तो गरायो जो कविता मैले लेखेको छु मैले वास्तवमा आफ्नो जीवनमा घटेर मैले आफूले मेरो झुल होस्टेलमा बस्दाखेरि झुल अलि फाटेको र त्यसभित्र लामखुट्टे गएर मलाई टोकेको भएर वास्तविक मैले लामखुट्टेलाई लेखेको कवितालाई अगाडि बढेकोमा मेरो खुट्टा तान्ने काम भयो त्यति बेला मैले त्यो कविता लेख्दाखेरि अब त्यो अधिपक भन लामखुट्टे भनेर मैले एउटा कविता लेखेको थिएँ त्यसलाई अर्थको अनर्थ लगाइयो त्यसलाई कस्तो अर्थ लगाइयो भने यो राजालाई लामखुट्टे बनाएर लेख्यो यसले यो बदमास हो यो अराजकवादी अराजक राजावादी होइन यो विरोधी हो भनेर त्यस्तो लान्छना लगाइयो र मलाई चाहिँ कारवाही गरियो त्यति बेला कुन बेलामा तपाईँलाई त्यस्तो कारवाही गरियो मलाई त्यो कारवाही गरियो पैँतिस छत्तिस सालतिर यस्तो कारवाही गरियो कस्तो खालको कारवाही गरियो तपाईँलाई मलाई कारवाही कस्तो गरियो भनेदेखि हजुरको यो कविता यसले चाहिँ यो लेख्यो यो बदमास हो र यसले चाहिँ यो राजालाई लामखुट्टे बनायो लामखुट्टे बनाएर यस्तो लेखेको भनेर अर्थको अनर्थ लगाएर भनियो त धेरै किसिमका अवजसहरू थुपारियो र अनि मलाई छोपियो पक्राउ गरियो अनि मलाई लगियो थुनियो र मेरो नङ चिरियो जबकि मेरो अझै यो देव्री हातको कान्छी उम्लामा तपाईँ अहिले पनि हेर्न सक्नुहुन्छ चिरिएको छ यो यो सियोले गोपिएको हो सियोले गोपिएर यो चिरिएको थियो मलाई यातनाबाट नै यो हो तैँले यो राजालाई नै लेखेको हो भनेर भन्नुपर्छ भन्ने बाध्य बनाइयो र बाध्य पारियो र म आफ्नो बाध्यतावश मैले त्यो राजालाई नलेखेको भए तापनि हो भन्न म बाध्यवश हुन पुगे बाध्य तुल्याइयो र म चाहिँ नि मलाई लगियो मलाई थुनियो र म जेलमा पनि बस्न बाध्य भएँ र मेरा कुराहरू धेरै केही कुराहरू त्यसले बिगार्यो त्यो मेरो जब त्यो लामखुट्टे घटना घट्यो जुन अझै पख भन्ने लामखुट्टे शीर्षक लागेर कविता लेखेको थिएँ त्यसले मलाई कविता अब म लेख्दिनँ भन्नेमा पुगेँ म त्यति बेला त्यति बेला त्यो कविताको केही हरफहरू सम्झन सक्नुहुन्छ एकदम मैले सम्झन्छु यो त्यसको शीर्षक छ अझै पक लामखुट्टे भनेर मैले लेखेको छु अझै पक लामखुट्टे भनेर मैले यसको शीर्षक राखेको थिएँ मैले हजुरलाई सुन्न आउँछु उदाउँदैछु म विश्वको सूर्य गराउँदैछु जगत प्रकाश अन्धकारलाई हटाएर पार्नेछु तेरो विनाश अब पनि पाउलास घरमा बास हरायो लामखुट्टे तेरो गास तेरो छातीमा रोप्नेछु भाल आयो लामखुट्टे तेरो काल पक पक तेरो सास उडाएर सुतेका मानिसलाई उठाएर सबै खुट्टा भाँचेर हेर्छु तमासा बल्ल नाचेर जब उज्यालो मैले पारुला तब तेरो वंश नाश गरुला बाँच्ने मन भए भाग्न थाल आयो लामखुट्टे तेरो काल जगाउनेछु मानिस सब ए लामखुट्टे अधै पक अनि सुख पाउलास मरेर म बाँच्नेछु तेरो ध्वस्त गरेर मलेरिया अफिस खोलेर पानीमा औषधि खोलेर छर्की थाप्छु तलाई जाल पक ए लामखुट्टे आयो काल सुतेका मानिसको कानमा आएर मधुर शब्दली झङ्क्री तारेर आखिरी कपडाभित्र पसेर मुख भिटाउने रक्त चुसेर पक पक तेरो हट्यो बास पार्छु आज तेरो विनाश नाश भयो तेरो कुलको सब ए लामखुट्टे अझै पक भनेर मैले लेखेको छु यसरी लेख्नुभयो हजुर वास्तवमा तपाईँले एउटा लामखुट्टेलाई जुन खालको लामखुट्टेको नाम दिएर यो कविता लेख्नुभयो वास्तवमा यो लेख्नुको आशय चाहिँ के थियो यो वास्तवमै लेख्नुको आशय के थियो भनेदेखि मलाई वास्तवमै लामखुट्टेले टोकेको थियो र मैले लामखुट्टीको लाई नै वास्तविकता बनाएर लेखेको थिएँ तर यसको अर्थको अनर्थ लगाइयो हामी यहाँनिर के बुझ्न सक्छौँ भन्दा आदरणीय श्रोताहरू तपाईँ यति बेला सुनिराख्नु भएको छ सामुदायिक रेडियो सूर्योदय एफएम चौरानब्बे मेघार्जको यो रात्रि प्रहरको कार्यक्रम साहित्यिक यात्रा सुनिराख्नु भएको छ यति बेला हामी एउटा कविता सुन्यौँ अझै पख लामखुट्टे बोलको कविता सुन्यौँ यहाँनिर लाक्षणिकता अलिकति बढी देखिएको छ मैले यहाँनिर श्रृङ्गारिकता पनि पाएको छु जस्तो तपाईँको यो कविताबाट म पनि सहज अनुमान गर्न सक्छु कि तपाईँ कुनै पनि शोषणमा पर्नु भएको छ दमनमा पर्नु भएको छ र त्यो पीडालाई तपाईँले अभिव्यक्त गर्नुभएको छ र जुन खालको तपाईँलाई तत्कालीन समयमा त्यो कारवाही पनि पर्यो भन्नुभएको छ हुनसक्छ साहित्य यसरी नै बुझिन्छ एउटा लेखकले आफ्नै ढङ्गले लेखिराखेको हुन्छ वक्ताले अथवा भनौँ श्रोताहरूले ती जुन चाहिँ साहित्यप्रति आस्थावान हुनुहुन्छ उहाँहरूले आफ्नै ढङ्गले परिभाषित गर्ने परिपाटी पनि रहेको छ यहाँनिर हामीलाई त्यो खालको सन्देश पनि मिलेको छ लेखकले एउटा परिवेशमा लेखेको साहित्यिक रचना अर्को परिवेशमा समेत मिल्न सक्दछ सोही स्वरूप यहाँले समेत हाम्रो साहित्यिक स्रष्टा आजको अतिथि कमल प्रसाद पोखरेलज्यूले बताइसक्नु भएको छ आफूले जुन तत्कालीन सरकारबाट अवहेलना सहनु परेको विभिन्न खालका तिरस्कारहरू समेत सहनु परेको उल्लेख गरिसक्नु भएको छ तपाईँले एउटा लामखुट्टेलाई लेखेको कुरा आजको समाजमा कुनै पनि शोषण र दमनमा लेखिएको हो कि जस्तो भनेर हामीले पनि सहज अनुमान गर्न सक्छौँ जस्तो यहाँनिर यो लेखिरहँदा तपाईँले कस्तो अवस्थामा लेख्नुभयो म झुटो बोल्दिनँ म कसैसँग पनि अहिलेसम्म झुटो बोलेको पनि छैन र म बोल्दा पनि बोल्दिनँ बोल्नु हुँदैन भन्ने पनि सन्देश झुटो नबोल्नु दिन एक खुलस्त हुन्छ छिप्तै न सत्य बरु ईश्वर नै नुहुन्छ ईश्वरलाई पनि नुङ्नुपर्छ त्यसो हुँदाखेरि मैले झुटो बोल्दिनँ तत्कालीन अवस्थामा मैले वास्तवमा मलाई लामखुट्टेले टोकेर लामखुट्टेकै बारेमा मैले लामखुट्टेलाई नै भनेर लेखेको हो यो अन्यथा होइन तर मलाई इच्छा र इच्छा गर्ने साथीहरूबाट माथिका विद्वानहरू विद्वान सर्जकहरूबाट किनभनेदेखि यसले यो अगाडि बढो यसको खुट्टा तान्नुपर्छ भन्ने जस्तो किसिमबाट उहाँहरूले मलाई फसाइदिनु भएको त्यो त्यसरी फसाइएको किनकि मेरो त्यति बेला गोला पनि आउँथ्यो र केही लेख्ने भर्खर कलम चाल्दै थिएँ त्यसो भएर म मेरो इच्छा भयो म धेरै ठाउँ ठाउँमा चुनिएर पनि गएँ उहाँले कविता लेख्छ यो आँसु कवि हुन्छ यो राम्रो छ यो केटो चाइनिज भाइ भन्ने गुरुहरूले सबैले इज्जत गर्ने त्यसमा म हाई हाई भएको हुँदाखेरि यो यसले हाम हामीलाई पनि जित्ने भयो भनेर त्यस किसिमबाट मलाई मेरो अस्तित्वलाई डाउन गर्नको लागि त्यस किसिमको परिपाटी कविता जाँच्नेबाट त्यसबाट यो होइन यो चाहिँ राजालाई भनेर लेखेको राजा विरोधी हो राजा विरोधी हो भनेर त्यसरी मलाई फसाइयो हामी कार्यक्रम साहित्यिक यात्रामा साहित्यिक व्यक्तित्व आदरणीय व्यक्तित्व हुनुहुन्छ कमल पोखरेलज्यूसँगको साहित्यिक भलाकुसारीलाई जोडिराखेका छौँ र यहाँहरूमा पनि यो कार्यक्रमबाट केही सन्देश जानेछ केही फाइदा हुनेछ हामी यसर्थ हामी यहाँहरूको बिचमा यसरी नै कुनै कुनै बसाइहरूमा हामी साहित्यिक भलाकुसारीलाई जोड्ने गर्दछौँ हामी अझ कार्यक्रम साहित्यिक यात्रामा म अगाडि बढ्न चाहन्छु जस्तो तपाईँले आजसम्म के कस्ता खालका रचनाहरू गर्नुभयो मैले रचनाहरू त मैले लेखेको छु धेरै लेख्ने ओर्ने त्यस्तै लेख्दै फाल्दै गर्ने गरेँ र मैले धेरै रचना त उहीँ गरेको थिएँ म जब मैले पण्डित ठाउँ तौलिया कपिल वस्तु थियो विद्यार्थी विद्यार्थी जीवनमा धेरै लेखेको थिएँ एउटा काठको बाक्साभरि नै मेरो कविताहरू भरिएको थियो जति बेला मैले यो लामखुट्टे कविता लेखेँ त्यसपछि ती कविताहरू मैले सबै ल्याएर रामघाटको नदी भन्ने छ त्यहाँ वरि तिलवराकोट छ जहाँ बुद्धको राजधानी हो गौतम बुद्धको त्यहाँ मैले बुद्धको बारेमा पनि केही लेखेको छु आऊ बुद्ध भनेर लेखेको छु र त्यो तिलवराकोटदेखि अलिक ओरपट्टि रामघाट भन्ने नदी छ त्यही नदीमा ल्याएर ती कविताहरू मैले बगाइदिएको थिएँ बगाइदिएको थिएँ किनभने म फेरि पनि पक्राउ खान्छु र फेरि पनि म अप्ठ्यारोमा पर्छु र सबै मेरो जान परिवार मेरा भाइ बहिनीहरू मभन्दा सानसाना तिनीहरूको भविष्य सबै अन्धकारमय हुनेछ र म भनेपछि मेरो बुवा जानुभयो बुवाले दुःख मनाउनु हो बाबु यसो नगर भन्नु हो सबैले भन्दाखेरि त्यस मैले मान्नु पनि पर्यो त्यसपछि मैले त्यहाँबाट लेखन कलमलाई मैले रोकिदिएको त्यो त्यस्तो घटनाहरू जीवनमा आइपर्छ मानिसलाई जस्तो तपाईँले जुन खालको घटना भयो तपाईँले आफ्ना साहित्यिक रचनाहरू बगाइदिए भन्नुभएको छ तर पछि पनि तपाईँले साहित्यिक रचनाहरू सुरुवात गर्नुभयो आखिर मन मानेन मन मानेन पछि लेखेँ धेरै लेखेको थिएँ मैले धेरै ठुलो ठुलो उसमा उसमा त्यो रजिस्टरहरूमा ठुल्ठुलो रजिस्टरहरूमा मैले यो जागिरी जिन्दगीमा पनि धेरै कुराहरू लेखेको थिएँ मैले लेखेर र सबै कुराहरू आफ्नै दराजमा राख्ने गर्थेँ र अघि पछि समय नमिल्ने अफिसमा आएको बेलामा कहिलेकाहीँ समय मिल्दाखेरि टुटेफुटेका शब्दहरू मेरा दैनिकी कुराहरू सबै सम्पूर्ण कुराहरू तीमा धेरै कुराहरू लेखेको थिएँ जब द्वन्द्वकालमा ती सबै चाहिँ त्यो अफिस जलाउने काम भयो त्यति बेला त्यो भएको सबभन्दा मलाई पीडाको विषय त्यही भएको छ किनकि ती सबै कुराहरू मेरा नष्ट भएर गए त्यसैमा मेरो ठुलो ठुलो पीडा छ किनभनेदेखि त्यो मेरो अब फेरि मैले खोजेर नपाइने कुराहरू छन् त्यहाँ त्यो समय त्यस्तो हुन गयो जस्तो हिजो ती घटनाहरू भए ती घटनाहरू भइसकेपछि पनि तपाईँले साहित्यिक रचना लेख्ने क्रमलाई चाहिँ निरन्तरता दिनुभयो जस्तो तपाईँले आजसम्म कति जति कविता लेखे जस्तो लाग्छ कविताहरू त मैले धेरै लेखेँ हजारौँ कविता लेखे होला तर यहाँ अब अहिले आएर खास त हजुरको अगाडि भन्नुपर्दा केही अब अझै हजारौँ कविता मसँग अझै पनि केही बाँकी रहेको छिटफुट घरमा लेख्दै फाल्दै गरेका कोही यसरी कसैले संरक्षण गरिदिएका कविताहरू अझै पनि छन् अनि प्रकाशनको चरणमा प्रवेश गर्नुभएको छ कि नै प्रकाशित प्रकाशनको चरणमा अब बाबु छोराहरूले अब राम्रोसँग गरिदेलान् पछि भन्ने हिसाब किताबमा मैले तिनीहरूलाई अब मैले केही रचनाहरू गरेको छु तिनीहरूले पछि छपाइदिनु पनि भनेको छु र म अन्यथा बिचमा केही भएमा तिमीहरूले यो रचनाहरू छपाइदिने काम गरे भनेको छु र अहिले रचनाहरू छपाउने किसिममा म अब भर्खर ती कविताहरूलाई सङ्कलन गरेर मैले लेख्न बिचबिचमा सबै ठाउँमा ती सबै सङ्कलन गरेर मैले जहाँ दियो त्यो आफूले सङ्कलन गरेर नराख्ने जसलाई दियो दियो आफूले सङ्कलन नगर्ने त्यहाँ भएका कुराहरूलाई केही सङ्कलन गरेर राखेर केही अब केही यसबाट बन्छ भन्ने हिसाब किताबमा मैले अहिले सङ्कलन गरेर ती सार्दैछु लेख्दैछु तिनमा तिनलाई सार्दैछु कोही धमिराले खाइसकेका छन् कोही केही भइसकेका छन् त्यही पनि मोटामोटी सार्दैछु अनि प्रकाशन गर्ने तयारीमा पनि हुनुहुन्छ प्रकाशन गर्ने तयारीमा छु जस्तो हामी यहाँनिर आइरहँदा तपाईँलाई जुन खालको साहित्यिक रचना जुन आफूले लेखेको साहित्यिक रचना हुन त सबै साहित्यिक रचनाहरू उति नै महत्त्वका हुन्छन् उति नै एक हिसाबले माया लाग्छ भनिन्छ तर तपाईँलाई आजसम्म साहित्यिक रचना लेखिरहँदा आफूलाई जुन कहिले पनि मैले नभुले हुन्थ्यो अन्य आगामी पिँढीहरूले समेत साहित्यिक रचना सम्झे हुन्थ्यो जस्तो कुन साहित्यिक रचना लाग्छ कुन कविता लाग्छ तपाईँलाई मैले लेखेको भन्नुभयो कि तपाईँले लेख्नु भयो मैले लेखेको भन्नु पर्दाखेरि मैले चाहिँ नि म जब विद्यार्थी मेरो अवस्था थियो त्यति बेला सबै साथीहरूले त्यो प्रेम पत्र लेख्ने चलन थियो तर म मैले त्यस्तो किसिमको विचार मेरोमा पलाएको थिएन र म केटाकेटी जस्तो थिएँ सबैले सबैसँग चिठी आदान प्रदान हुन्थ्यो केटाले केटीलाई चिठी लेख्ने र केटीले केटालाई लेख्ने त्यस्तो चलन थियो लभ लेटर भन्ने हाम्रो जमानामा पनि त्यस्तो थियो तर मलाई त्यस्तो थाहा थिएन म एकदम साधारण परिवार हुर्किएको मान्छे त्यहाँका राम्रा राम्रा मान्छेहरूले पढ्ने यसको केही रहेछ भनेर त्यसरी चिठी लेख्ने काम भयो तर मैले त्यसको प्रत्युत्तरमा मैले एउटा कविता लेखेको थिएँ मैले प्रेमपत्रको बारेमा उत्तर नदिएर कविताबाट मैले जवाब कविताबाट छपाएर नै त्यो कविताबाट जवाब दिएको थिएँ जसको शीर्षक थियो मैले बिहा गर्दिनँ भनेर मैले एउटा कविता लेखेको थिएँ जो तपाईँलाई म भन्न सक्छु तपाईँले तपाईँलाई प्रेम प्रस्ताव आयो त्यति बेला आयो एकदम प्रस्ताव आयो मभन्दा धनिया धनाढ्य भोलि बिहान के हुन्थ्यो के हुन सक्थ्यो त्यो कुरो मलाई केही कुरा म अलिकति हतार नगरेर त्यसरी हतारिन हुन्न प्रेममा र त्यसरी त्यसरी ऊ हुनुहुन्न भनेर मात्रै आवेगमा आवेगमा म आउन चाहिनँ र मैले कविताबाट नै त्यसको ऊ एउटा कविता लेखेर अवश्य पनि सुनौ न तपाईँको त्यति बेलाको रचना जति बेला तपाईँलाई प्रेम प्रस्ताव आयो अनि तपाईँले आफ्नो त्यो उक्त कुराको प्रत्युत्तर चाहिँ आफूले कविता मार्फत दिनुभयो सुनौ न एकपटक हस् त मलाई प्रेम प्रस्ताव आउँदाखेरि मैले बिहा गर्दिनँ भनेर नै शीर्षक राखेर मैले कविता लेखेँ जो यहाँ हजुरको अगाडि मैले अब प्रस्तुत गर्छु हाम्रा गाउँ छिमेकीका जटिल छन् छोरीहरू चम्किनी भित्री तेज प्रतापबाट नभई पाखे बनी गम्किने तिम्रो प्रेम कसै गरे पनि अझै मायामा भर्दिन सूर्य बिम्बसरी भए पनि तिमी मैले बिहा गर्दिन कालो केश सधैँ मायालु पथमा लट्केर बस्दा पनि समाज सृष्टि सुपालन समेत तिम्रै भए तापनि महान दम्भ भया कि छौ कन तिमी रौजौ समेत गन्दिन विद्या साथी बरु यसै बस्ने लौ मैले बिहा गर्दिन दिपसरी ललाट तिम्रो कोही नौन विश्वमा माता र पिता बिहा गर भनी कयौँ दिउन् सान्त्वना बालक भनमा विमल सुमनले प्रेमी मैल छर्दिन तिम्रै मगमग सुवासन शरीर मैले बिहा गर्दिन आमा र बुबा दिदी र बहिनी दाजु र भाइ सब साथी इष्ट सबै तथा सबै तथा जगत नै दोषी हुनेछन् अझ सारा विश्व विषालु भइकन सधैँ जाने छै उल्टिन यस्ता दोषहरू कति छन् कति मैले बिहा गर्दिन आँखाले दिन जगत र विधिले झलझल गरी झल्कियोस् काया त्यो तिम्रो अचम्म गरिदे टलटल गरी टल्कियोस् मोहित भइकन लट्टिए त मैले मोहित कतै हर्दिन छौ छौ दामिनी नै तथापि यसरी मैले बिहा गर्दिन त्यति बेला म सोह्र वर्षको भएको थिएँ सोह्रै वर्ष पुगी म लागन गएँ सत्रैमा बल्ल नै इच्छुक छैन अझै नबोल यसरी मैले बिहा गर्न है बालक भन नहोस् तर बिहा आशा रही मर्दिनँ चाहे हुन् तिम्रा प्रशक्त नै मैले बिहा गर्दिन लक्ष्मीको चुन्दरी म कमला तिम्रो शरीरको टलक प्याला पाउ हरे स्तन ठुला हुँदा भएको झलक हातको सिप बहुत विचार गर्दा राम्रो कुनै देख्दिन गर्नै पर्छ भने गराइदिउँला मैले बिहा गर्दिन सारा जुक्ति लगाई युक्ति बलले सम्मान गरे तापनि गर्नै पर्छ भनी अठोठ गर छेउ गर्दिन भन्दा पनि त्यागे प्राण छु बालक कतै होला भनी भन्दिन कोटी देऊ त दाइजो तर अझै मैले बिहा गर्दिन घोचा ती तिमरा घचक्क गर्ने नेटो काटी बल्दछौ देख्दामा बिमला शरीर कमले चुम्बन लिने थौ तिम्रो यौवन कसै गई कतै गौ चर्नी जाइ चर्दिन गाई चर्ने जस्तै चर्दिन के गर्ने सब कार्य नै अगुण छन् यौवन महा चर्दिन बिक्ने हो यदि बखतमा आऊ शरणमा पर गर्ने छैन बरु गराइदिउँला प्यारी त भन्ने गर आफ्नो दम्ब बढी बताउन गए जाऊ बिदा जान्दिन सूर्य बिम्बसरी भए तर पनि मैले बिहा गर्दिन मैले के भनेदेखि बिहा गरिसकेपछि सबै साथीभाइ इष्टमित्रहरूले पनि आज यो बिहा गरिसक्यो यो कस्तो भएछ भन्छ आएर बुवा आमाहरूले पनि यो श्रीमतीतिर लाग्यो भन्ने हुन्छ त्यस हुँदाखेरि मेरो विचार भनेको कस्तो थियो भने मैले बिहा नगरिकन बस्ने र केही राम्रो ठाउँमा स्थानमा गएर कविताहरू लेख्ने र केही बुद्धको बारेमा लेख्ने भन्ने मेरो ठुलो सोच थियो तर ती सबै मेरा त्यो अझै लामखुट्टे कविताले सबै खाइदियो खाइदियो खाइदियो तपाईँको कवितामा यहाँनिर के देखियो जुन तपाईँले तपाईँलाई प्रेम प्रस्ताव आयो तपाईँलाई विवाह गर्नको लागि विविध खालका लान्छना पनि देखाइयो हजुर एकदम त्यसपछि त्यो गरिसकेपछि तपाईँले कसैको त्यो रूपको बयान गर्नु भएको छ त्यो घर सम्पत्ति ती यौवनहरू त्यसको एकदमै प्रशस्त मात्रामा बयान गर्नु भएको छ तर तपाईँलाई त्यो जुन खालको मान मान्यता पनि थियो भन्नुभयो आफूले विवाह नगर्ने अठोटता पनि लिनुभएको थियो त्यति बेला त एकदम हो मैले आज चाहिँ विवाह गरेर घरबारिया जीवन बिताउनु भएको छ त्यो कसरी आकस्मिक परिवर्तन भयो त्यस्तो मेरो खास गरेर मेरो त्यो त्यही लामखुट्टे कविताबाट नै मलाई जेल लगियो मैले यस्तो यातना दियो र म मेरो चाहिँ परिवेश छुट्टै भयो र म छुट्टै किसिममा मोडिन पुगेँ त्यति त्यो घटनाले घटनाले मलाई ठुलो पीडा दियो आखिर वैवाहिक जीवनमा बाँधिने भयो बाँधि हामी कार्यक्रम साहित्यिक यात्रामा छौँ कार्यक्रम साहित्यिक यात्रामा रहेर साहित्यिक भलाकुसारी गर्ने गर्दछौँ साहित्यिक प्रसङ्गहरू जोड्ने गर्दछौँ जस्तो तपाईँलाई जुन हिजोको दिनमा तपाईँले एकदमै समाजमा पढे लेखेकाहरूको सङ्ख्या कमी हुन्थ्यो समाजमा एकदमै कमी पाइन्थ्यो तर त्यो परिवर्तन भएको छ र हिजोका दिनमा तपाईँले रचना गर्ने साहित्य रचना गर्ने कविता कथा र आजका दिनमा तपाईँले सँगसँगै अन्य स्रष्टाहरूले रचना गर्ने साहित्यिक रचनामा के कस्तो खालको विविधता पाउनुहुन्छ धेरै फरक छ हेर्नुहोस् हामीले त्यति बेलाको तत्कालीन अवस्थामा छन्दमा लेख्ने गर्थ्यौँ छन्दमा लेख्न आफैमा कठिन छ तर चाहिँ अहिले आएर कस्तो भनेदेखि यो छन्दमा लेख्दाखेरि मान्छेहरूले त्यति अब अलि सांस्कृतिक संस्कृतको शब्द राख्यो भने नबुद्धिनी अनि के हो के हो भन्ने होइन खिसी गरे जस्तो यो त बहुल के अरे तितो सत्यमा कवि आए जस्तो हुन थाल्यो र त्यसपछि मैले आएर अहिले आएर त रबर छन्द जस्तो जस्तो आउँछ झ्याउरी छन्द झ्याउरी झ्याउरी त्यस्तै जस्तो जस्तो मनमा आउँछ छन्द लेख्न बडा कठिन छ हेर्नुहोस् बडा गाह्रो विषय छ त्यति बेला मलाई सरस्वती छन्दमा लेख्न आउँथ्यो अहिले आएर मैले कनिकुती लेख्न पर्ने अवस्था आएको छ किनभने त्यस्तो अवस्था पनि हुँदो रहेछ कुन छन्दमा लेख्नुहुन्थ्यो मैले धेरै जसो बियोगिनी छन्दमा पनि लेख्थेँ बियोगिनी छन्दमा लेखेको मेरो कविताहरू धेरै जसो बियोगिनी छन्दमा छन् र मैले बुद्धको बारेमा पनि लेखेको छु बुद्धलाई आऊ बुद्ध पनि भनेको छु फ यहाँ त्यो कविता भन्न सकिन्छ भने म सुरु सुरु भन्न सक्नुहुन्छ अवश्य पनि मैले त्यो तिल्लाराकोटमा लेखेको थिएँ मैले जहाँ पढेँ कपिल कपिलवस्तु जिल्लाको तिल्लाराकोट हो यो बुद्धको ऊ राजधानी त्यसमै मैले बुद्धलाई फेरि फर्केर आऊ भनेर भनेको छु जसो शीर्षक छ आऊ बुद्ध अब बुद्ध तिमी कता गयो सबको गोचर दोहोर गयो भवमा जति कामती गर्यो जसले यो जगतै नयाँ गर्यो जबदी बसबै विमुड भई सुर्तीको नाम लिएर रुष्ट भई अतिको कुकार्य मार त खुब हिंसा तिर्ती झुके सत विधिज्ञ भनेर लोकमा नरमे गादी भए नि झोकमा अनि अश्वर गाई आदिको गणना मारणमा तकेछको सुख दुःख जरा र मृत्युको जब जान्यो जगले अपारको त्यसबाट बसेर उत्रन हिँडियाल्यो इष्ट खोजन नवजात शिशु त्यसै त्यदि अनि पत्नी रसो वैभव त्यही ज्ञान पाउनको लागि नव बच्चा छोराछोरी सबलाई त्यागेर बुद्धले हिँडेको कुरा हो अनि रूप लिएर योगीको जोगीको रूप लिएर योगीको कहीँ घुम्थ्यो जगदीश पाउन कोही ज्ञान पाइन्छ कि भनेर हिँड्यो पछि ज्ञान भयो र बुद्धै भनी संसारभरि सुपूज्य भई रविवा विधको सरी पर्वा भरी जगतैभरि सुधा र चिन र आदिमा पनि तिम्रो फिजियो सुभासना यसरी रवि एसिया भर पुज्यौ बुद्ध भयो सरासर जसरी रवि रातमा सदा त्यसरी नै तिमी त गयौ हरे तर यो विश्व भयो हरे जगदीश्वर विष्णु विष्णु अंश हे जगदाधार सुबुद्ध बुद्धे सबयो दुनियाँ पुकार्दछ परु तिम्रो गुणगान गाउँछ जसरी नवजात दिवले जननी खोज्छ अनन्य भावले त्यसरी तिमीलाई खोज्दछौ सब छोडी तिमीलाई रोज्दछौ बुझियो ममता दया गरी अब आऊ प्रभु सम्झना गरी सबै दुनियाँ उजागर गरिसो शान्ति सबैमा बर अहिले तलपट्टि गएर मेरो पनि लेखेको छु यसलाई नलिदिनु मेरो जोड्यो अहिले कमल प्रसाद आयो थरपो खेल भनेर चिन्नुहोस् गलती जति छन् सबै भुली शिशुको मानिस उनी लिनुहोस् खुली भनेर मैले आफ्नो मेरो प्रसङ्गलाई पनि जोडेँ किनभने पछि मेरो परिचय दिएको मात्रै हो तलको यो कवितासँग जोडेको त होइन तर त्यही छन्दमा नै त्यही वियोगिनीमा नै अहिले कमल प्रसाद आयो थर पोखरेल भनेर चिन्नुहोस् गलती जति छन् सबै भुली शिशुको मानि सुनिलिनुहोस् भुली भनेर त्यसरी मैले जोडेको हो हामी कार्यक्रम साहित्यिक यात्रामा छौँ कार्यक्रम साहित्यिक यात्रामा रहेर आदरणीय साहित्यिक व्यक्तित्व कमल पोखरेलज्यूसँगको साहित्यिक भलाकुसारीलाई जोडिराखेका छौँ तपाईँले कार्यक्रम साहित्यिक यात्रा सुनिराख्नु भएको छ भन्ने हामी यही आशामा यहाँहरूको बेचमा जोडिराखेका छौँ हामी कार्यक्रम साहित्यिक यात्रामा साहित्यिक भलाकुसारी गरिराखेका छौँ अझ पनि म कार्यक्रम साहित्यिक यात्रामा केही प्रसङ्गहरू जोड्न चाहे यद्यपि हामी कार्यक्रमको करिब करिब अन्त्यतिर आइसकेका छौँ जस्तो तपाईँले यी र यस्ता खालका रचनाहरू रच्नुभयो अझ तपाईँलाई जुन किसिमका साहित्यिक रचनाहरू रचिराख्नु भएको छ र तपाईँले साहित्यिक रचना रचिरहँदा कुन साहित्यकारलाई चाहिँ तपाईँले सम्झु सम्झु लाग्छ मलाई त लक्ष्मी प्रसाद देवकोटालाई साह्रै सम्झु सम्झु जस्तो लाग्छ कारण के हुनसक्छ उहाँका धेरै मार्मिक र हृदयस्पर्शी थिए मलाई भित्री आत्माबाट गढेर आउँथ्यो उहाँको उहरू रचनाहरू पढ्दा वाचन गर्दा साह्रै आनन्द आउँथ्यो उहाँबाट नै धेरै प्रभावित तपाईँलाई मन अति नै बढी मनपर्ने रचना त्यस्तो के हुनसक्छ त्यो हामी कार्यक्रम साहित्यिक यात्रामा छौँ करिब करिब हामी कार्यक्रमको अन्तिम अन्तिममा आइ आइपुगेका छौँ कार्यक्रम साहित्यिक यात्रामा हामी साहित्यिक भलाकुसारी गर्दा गर्दै करिब करिब अन्तिममा आइपुगेका छौँ अन्तिममा तपाईँलाई जुन तपाईँ नवस्रष्टाहरू हुनुहुन्छ उहाँहरूलाई के भन्न चाहनुहुन्छ उहाँहरूले पनि केही छन्दप्रति पनि ज्ञान हासिल गरेर केही छन्दबद्ध कविताहरू लेख्नेतिर लाग्नुहोस् र अहिले नयाँ कुरालाई पनि लिनुहोस् मैले नलिनुहोस् भन्दिनँ तर चाहिँ नि छन्दमा पनि अलिकति यहाँहरूले कलम चलाउनुहोस् भन्न चाहन्छु म जस्तो एउटा समाजमा अधिकांश व्यक्तिहरूलाई सम्मान हुन्छ अधिकांश व्यक्तिहरू सम्मानित हुन्छन् तर साहित्यकारलाई त्यो खालको दृष्टिकोण हुँदैन साहित्यकारहरू सधैँ अवहेलित हुन्छन् भन्ने त्यो खालको मान्यता पनि रहेको छ तपाईँ के भन्नुहुन्छ त्यो अब मान्छेको आफ्नो आफ्नो हो मान्छेहरू हो उनलाई म पनि त्यस्तोमा परेको मान्छे हो मैले म मलाई पनि अवहेलना गरिएको थियो त्यस्तो बेलामा मैले एउटा गद्यमा नै म ठुलो हुँ भनेर भन्ने भनेर मैले उहाँ उस सम्बन्धित व्यक्तिलाई लेखेको थिएँ गद्यमा नै संसारमा बलियो छु भन्दैमा एक पहाडीलाई फर्छु भन्ने भनेर यस्तै लेखेको छु यो त्यो यहाँ पनि छ र त्यो मान्छेहरू अलि केही जानेको जान्ने बुझ्ने मान्छेले म जस्तो कोही छैन यो भनेर अलिकति अर्कोलाई अलि हिच्चाउने पारा पनि छ तर त्यस्तो नहोस् भन्ने चाहन्छु मैले हामी अन्त्यतिर आइपुगेका छौँ यसर्थ यहाँको अझै एउटा साहित्यिक रचना सुन्नेछौँ त्यसपछि हामी कार्यक्रमबाट छुट्टिनु पर्ने हुनेछ तपाईँकै रोजाइमा कुन साहित्यिक रचना सुनौ ठिकै छ अब यहाँले भन्नुभयो मैले एउटा जब स्कुल छोड्ने बेलामा बिछोडको बेलामा मैले एउटा कविता लेखेको थिएँ त्यो थियो माया सितको बिछोडमा भनेर मैले लेखेको थिएँ गर्थ्यौ प्रेम तिमी अविस्मरणको माया गरे झैँ गरी यो मनलाई भयो अगौर विषजै व्यर्थै कसोरी हरि आए त्यो स्थलबाट बन्य भनी पर्दा बितेई दिन माया यो दिनमा पछाडि हुन गो बाँचौँ कसोरी किन सेता दाँत खिसिक्का पारी मसिनो भोलि गरी बधथ्यौ देख्थ्यौ जुन पलमा मलाई प्रियले लक्ष्मी मनी हाँदथ्यौ राता ओठ मिलाई नम्बर बिदुको मुस्कान तिम्रो थियो पापी दोषभरि अनादर भई टाढा बनाइदियो खुट्टा हात तथा शरीर नै झल्के बनाई सोधा बोल्थ्यौ मोह खुसाई यत्न नगरी दम्बा दियो दुर्गता हिँड्थ्यौ हाँससरी लसक्क लसकी कालो थियो के सत्यो बत्तीस लक्षण कि थियो प्रिय तिमी व्यर्थै भयो मेलयो वर्षाका ऋतु झैँ बिदा हुन गयो त्यागेर बस्ने भयो हा ईश्वरले गरी निचुरपन माया कटाइदियो ढुङ्गा पर्वत आई छातीभरमा पहिरो चलेको कुरा सुन्दा यो मनमा कटक हुन गो बस्दो भयो एक चुरा तिम्रो सब मनले सम्झेर फेरि अनि चिठी सन्च बिसन्चका सब कुरा लेखेर बेच्छु पनि तिमीले प्रेम नमारी बस्नु दिने दिन चिठी पठाए सधैँ फर्काउँला म छिटै अवश्य तिम्रा आँसु पुछौँला अझै हस् धन्यवाद आफ्नो मायासितको बिछोडमा यस्तो खालको रचना गर्नुभयो हजुर यो यात्राको आजको यात्रामा हामी करिब करिब अन्त्यतिर आइपुगेका छौँ अन्त्यमा के भन्न चाहनुहुन्छ जस्तो जस्तो आउँछ मनमा जे आउँछ त्यही कुरा लेख्नुहोस् हजुरको दिनदिनै आफ्नो दैनिकी लेखे पनि त्यहाँ एउटा कुरा केही बन्छ दिनदिनै आफ्नो केही कुरा लेखे पनि त्यहाँ गर्दा गर्दै आफ्नो कुराहरू लेखे पनि त्यहाँ ठुलो चिज केही बन्न सक्छ भए त्यसरी भए जानुहोस् त्यसरी भए कलम चलाउनुहोस् र देश राष्ट्रको लागि केही न केही छोडेर जानुहोस् साथै सूर्योदय एफएमबाट मलाई बोलाएर बसन्त छापेली भाइलाई सबै यहाँका कार्यक्रम सञ्चालकहरूलाई सबैलाई मैले धेरै धेरै धन्यवाद दिन चाहन्छु हवस् त हामी कार्यक्रम साहित्यिक यात्राको अन्त्यतिर आइसकेका छौँ आजको कार्यक्रमबाट हामी छुट्टिनु पर्ने हुन्छ आफ्नो अमूल्य समय हामीलाई प्रदान गर्नुभएकोमा यहाँलाई पनि विशेष आभार प्रकट गर्दै बिदा हुन्छौँ नमस्ते हस् यहाँहरूलाई पनि नमस्कार मेरो धेरै धेरै धन्यवाद आदरणीय श्रोताहरू तपाईँ यति बेला सुन्दै हुनुहुन्थ्यो कार्यक्रम साहित्यिक यात्रा हामी कार्यक्रम साहित्यिक यात्राको अन्त्यमा आइपुगेका छौँ तपाईँलाई आजको कार्यक्रम कार्यक्रम कार्यक्रम साहित्यिक यात्रा कस्तो लाग्यो कृपया सुझाव सल्लाह अनि प्रतिक्रिया पठाउन सक्नुहुनेछ जसको लागि हाम्रो ठेगाना कार्यक्रम साहित्यिक यात्रा सामुदायिक रेडियो सूर्योदय एफएम चौरानब्बे मेगाहर्ज सन्धिखर्क नगरपालिका एक शान्ति बगैँचा अर्घाखाँची यसै ठेगानामा आफ्नो साहित्यिक रचना सँगसँगै सुझाव सल्लाह र प्रतिक्रिया पठाउँदै गर्नुहोला भन्दै आजको कार्यक्रमबाट म पनि ओझेलिन चाहन्छु हवस् त शुभरात्रि शुभ सपनी शुभ साता नमस्ते